कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अजर अमर योगदान पुर्याउने स्रष्टाहरूमा सादर समर्पित यो कार्यक्रम अजर अमर गीतहरूबाट प्राविधिक मित्र शशीन्द्र गौतमको र यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा केसी बसन्त लेख्नुहुन्छ किरण खरेल यो आफैमा गौरवमय सृजनाको अजस्र खानी यहाँभन्दा ओजस्वी र युगान्तकारी कार्यक्रम अर्को सायदै होला फेरि त्यसमाथि पनि आदरणीय सिद्धास्त गीतकार किरण खरेलज्यूको ऐतिहासिक गीत मानिक रत्न तारादेवीको स्वरबद्ध कुमारी चलचित्रको गीत धेरै कुराको चर्चा केसी वसन्तले गर्नुभएको छ धेरै मित्रहरूले किरण खरेललाई जन्मदिनको शुभकामना पनि व्यक्त गर्नुभएको छ विक्रमाब्द उन्नाइस सय पञ्चानब्बेको माघको अन्तिम साता काभ्रेको खरेलथोकमा जन्मिएका किरण खरेल आमा टहलिँदै गर्दा बगैँचाको पछिल्तिर कही बारीमा जाँदै गर्दा हरियापातमा उनको जन्म भएछ उनको जन्मको दिन टाढा कतै बिहेको बाजाको जन्ती जाँदै गरेको वा बाजा बज्दै कही मान्छे लस्कर गइरहेको त्यो धरतीमा प्रवेश गरेको बालकले पहिलो पटक सुनेछ सायद त्यसै कारणले उनलाई संगीतसँग गहिरो नशा भएछ यसरी खरेल परिवारबाट पहिलो गीतकारका रूपमा किरण खरेल दर्ता भए विद्युतीय तरंगमा बटुकृष्ण ज्वालाको स्वर र संगीतमा प्रथम नेपाली चलचित्र माइती घरदेखि आजसम्म बनिरहेका कुनै पनि चलचित्रमा निरन्तर गीत लेखिरहने गीतकारको नाम हो किरण खरेल निबन्ध कथा कविता नाटक ती सबै विधाबाट हटेर मात्र गीतैको लागि समर्पित गीतकारका रूपमा चिनिन्छन् किरण खरेल जसले के चलचित्र के एल्बम के रंगमंच सबै ठाउँमा गीतहरूले आफूलाई सजाएका छन् र त्योभन्दा उनको अर्को विशाल परिचय छ रेडियो जगतमा अत्यन्त आकर्षक कार्यक्रम संचालकका रूपमा कुनै जमानामा रेडियो तरंगमा धना लामा र किरण खरेलको युगलबन्दी कार्यक्रमले एउटा इतिहास खड़ा गरेको थियो र अर्को महत्वपूर्ण पाठ हो किरण खरेलको वृत्तचित्रमा उद्घोषण यी सबै कारणले किरण खरेललाई हामी सदा सर्वदा सम्मानका साथ सलाम टक्राइरहन्छौं र आजको दिन हामीसँग भएका जीवित स्रष्टाहरूमध्ये गीतै लेखेर बाँचेका एक धरोहर हुन् एक कीर्ति हुन् एक स्तम्भ हुन् किरण खरेल जसले आफै लेखे लाखौं लाख नेपालीका लागि हृदयभरिको शुभकामनाको को हृदय भरी कुमे कामना तिमीलाई मेरो उमेर लिएर तिमी धेरै वर्ष बाँच म तिम्रो आँसु लिन्छु तिमी सुखसँग हृदय को मेरो शुभकामना तिमीलाई यही हप्ता छयत्तर वर्ष पुग्नुभएका गीतकार किरण खरेल जसले आजभन्दा पचास वर्ष अगाडि लेखिएका गीतहरू मञ्चमा प्रस्तुत गरेर मिस नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पुग्छिन् र पाँचौं दावेदारका रूपमा उभिन्छन् बसन्त नै बस्न खोज्छ अंगालो हालेर यो हो मेरो प्राण भन्दा प्यारो माइती घर यही गीत मार्फत गत वर्ष कि मिस नेपाल अन्तर्राष्ट्रिय मंचमा पुगेकी थिइन् हामी यस्ता धेरै उदाहरणहरू किरण खरेलको जीवनबाट सापट लिन सक्छौं जिन्दगीलाई जीतले होइन हारले स्वागत गरी त्यो चाहे मन्नालेको स्वरमा होस् म त अब रिसाउँछु बोल्दै बोल्दिन रुने मान्छेसँग कुरा गर्दै गर्दिन यस्ता गीतहरू पनि उनका केही सन्दर्भहरू हुन् गौरी मल्लको चलचित्र चर्चित चलचित्र कन्यादानको दुनियाँलाई टाढा छोडा आफ्नै मनलाई स्वदस्ता गीतहरू किरण खरेलले नेपाली जनजनमा भिज्ने गरी लिपिबद्ध गरेका हुन् किरण खरेलको सुख शान्ति र समृद्धिको कामना गर्दै नेपाली संगीतको स्वर्णिम युगमा सबैभन्दा सक्रिय मानिएका गीतकारहरूमध्ये किरण खरेल रत्न शमशेर थापा चेतन कार्की यादव खरेल हाम्रा सम्झनामा आउँछन् राममान त्रिषित माधव प्रसाद खनाल भावुक रेडियो जगतको उद्घोषणमा किरण खरेलको आगमनसँगै आएका वा उनका अग्रज शेखर मानन्धर प्रचण्डमान सिंह तुलसीनाथ ढुंगेल त्यसै गरी धेरै प्रस्तोताहरू हामी सामु सम्झनाका रूपमा प्रस्तुत हुन्छन् किरण खरेललाई हामीले माइक्रोफोनका अगाडि पनि धेरै पटक विज्ञापन कार्यक्रममा हामीले सुन्यौं र आज किरण खरेलका गीतहरूमा झुम्नेछौं भर्खरै हामीले बच्चो कैलाशको स्वर नातिकाजी शिवशंकरको संगीतमा श्यामश्वेत चलचित्र मनको बाँधबाट किरण खरेलको गीतलाई सापट सापटले किरण खरेललाई धेरैले आज जन्मदिनको शुभकामना पनि दिनुभएको छ र जन्मदिनको शुभकामना व्यक्त गर्ने क्रममा धेरैले कवितात्मक अभिव्यक्तिहरू पनि राख्नु भएको छ र हामी कार्यक्रमको बीचमा किरण खरेलको आभार मन्तव्य पनि प्रसारण गर्नेछौ उहाँले उज्यालोका श्रोताहरूसँग गर्नुभएको यो भलाकुसारीका लागि जोगमेहर माझी चन्दा केसी भुवन शर्मा घिमिरे समीक्षा गेवाली जेबी गाउँले उहाँ सुर्खेत मटेलाबाट लेख्नुहुन्छ त्यसै गरिकन कमल कार्की सविता वैदे टीका छेत्री घायल तमु मनोज कुलुङ मेनराज भाट कृष्ण केसी सबैले चेतन किरण खरेलका निम्ति आफ्ना अभिव्यक्तिहरू राख्नुभएको छ यहाँहरू सबैलाई आभार व्यक्त गर्दै अब अर्को गीत शिवशंकरको संगीतमा निर्मला श्रेष्ठको स्वरमा किरण खरेलको शब्दमा गीतकार किरण खरेलका लागि लेख्नु भएको छ कवि कथाकार अतृप्त पाण्डेले दीप बलोस युग युग तक पाए हर्ष र हाँसो प्रकाश र आदरणीय दाई किरण खरेलज्यूप्रति यही छ मेरो छयत्तर शुभ जन्मोत्सवको उपलक्ष्यमा हार्दिक शुभकामना अतिरिक्त पाण्डे आफै एक चर्चित कवि कथाकार हुनुहुन्छ त्यसै गरी आजको पहिलो गीतका बारेमा लेख्नु भएको छ आहा कति राम्रो गीत सुनाउनुभयो सर मेरो त मनै भक्कानियो नमस्कार छ किरण दाईलाई भनेर जीआर पाण्डे लेख्नुहुन्छ प्रिय गीतकार श्री किरण खरेलज्यूलाई जन्मदिनको हार्दिक शुभकामना जगन्नाथ मरासले लेख्नुहुन्छ हामीलाई भन्नुहुन्छ हामी आफ्ना सन्ततिलाई त्यही भन्नेछौ संगीत संगीत सबै नेपालीको इतिहास जोडिएको हुनाले किरण खरेललाई हामी अजर अमर मान्नेछौ जगन्नाथ मरासिनी लेख्नुहुन्छ नेपाल बुटवलबाट र हामीलाई धेरै शुभकामनाहरू प्राप्त भएका छन् यी क्रमशः हामी वाचन छौं तर यसबीचमा एउटा चर्चा गर्न चाहन्छु किरण खरेलले पहिलो नेपाली चलचित्र सुमनाञ्जली फिल्मसबाट निर्मित पहिलो चलचित्र माइती घरमा मविवी शाह प्रदीप रिमालका साथमा स्क्रिन शेयर गरेर गीत लेखे माइती घरका प्राय सबै चर्चित गीतहरू नमान लाज यसरी जिन्दगीलाई जितले होइन हारले स्वागत गरी म प्यार बेचिदिन्छु कोकिन्छ मेरो उपहार बेचिदिन्छु बहार बेचिदिन्छु यो गीत आजै पनि दैनिक पत्रिका नागरिकमा एक स्तम्भको शीर्षक रूपमा आएको छ आगामी फेब्रुअरी चौध तारीक भ्यालेन्टाइन डेको उपलक्ष्यमा पूर्व संध्यामा लेखिएको यो लेखमा स्तम्भकार अभय श्रेष्ठले लेखको शीर्षक नै म प्यार बेचिदिन्छु भ्यालेन्टाइन डे शीर्षक राखेका छन् भनेपछि उहाँको रचनाको कालजयिता अमरत्व रचनाको शक्ति यहीबाट स्पष्ट हुन्छ यसभन्दा अगाडिको कार्यक्रममा पनि हामीले प्रदीप रिमालको सन्दर्भमा पनि एउटा गीतको कुरा गर्यौं स्वर सम्राट नारायण गोपालको आर्यघाटमा विदाईका बेला उनकी आमा रामदेवी गुरूआचार्यले अग्निदान गर्दाको दृश्यमा किरण खरेलद्वारा रचित गीत एउटी आमा जिउँदै मर्छे गीतको प्रयोग प्रदीप रिमालको चलचित्रमा भएको थियो र नारायण गोपालको वृत्तचित्रमा पनि त्यो गीतको प्रयोग भएको छ किरण खरेल आफूभन्दा पछि आउने समयलाई पनि कल्पना गरेर गीत लेख्न सक्ने एक गीतकार हुन् होर्खे लुई बोर्खेसले भने जस्तै चमत्कार गर्ने शक्ति ईश्वरमा बरू नाश होला स्रष्टाबाट यो शक्ति कसैले खोज्न सक्दैन किरण खरेल त्यस्तै शक्ति भएका गीतकार हुन् आज अजर अमर गीतहरूमा हामी उनकै चर्चा गर्दैछौ नातिकाजी र गोपाल इन्जुनको संगीतमा स्वर सम्राट नारायण गोपालले दिएको यो अनुपम आवाज को हो, को कसले चुन्ना सा Allah. उज्यालोको ट्विटरमा मेन्सन गर्नुभएको छ उमेश सिगदेलजीले आनन्द बक्सी समीर जावेद अख्तर एकातिर किरण खरेल अर्कोतिर हामीलाई गर्व छ उहाँप्रति हार्दिक शुभकामना धन्यवाद उमेश सिगदेलजी त्यसै गरिकन भुइँ मान्छे लेख्नुहुन्छ हे दूरका सितारा मेरो चाँदनी कहाँ छ शुभकामना किरण खरेल भनेर रमेश पाण्डे बुटवलबाट लेख्नुहुन्छ बटौलीमा सुन्दैछु किरण खरेल विशेष कार्यक्रम किरण खरेलप्रति सम्मान व्यक्त गर्दछु भनेर दिलीप लेख्नुहुन्छ किरण खरेलको गीतिकारिताका बारेमा उनका संगीतकारहरूको फरक फरक विचार छ तर धेरै संगीतकारहरूको एउटा अनुमान अत्यन्त सही छ किरण खरेल संगीतको मिटरमा सही शब्दमा गीत लेख्न सक्ने एक कुशल गीतकार हुन् र उनका धेरै संगीतकारहरू यही कारण पनि उनको क्षमताको सदैव प्रशंसक रहेका छन् किरण खरेलले जयदेव शिवशंकर नातिकाजी देखि लिएर अम्बर गुरूङ र पछिल्लो पुस्तामा अम्बर गुरूङका शिष्य शक्ति बल्लभदेखि लिएर न्यू बज्राचार्य राजु सिंह थुप्रै संगीतकारहरूसँग सहकार्य गरेका छन् चलचित्रका कुरा गर्दा किरण खरेलले प्रकाश थापा बीएस थापादेखि लिएर नयाँ पुस्ताका सबै निर्देशकसँग निरन्तर काम गर्नुभएको छ किरण खरेलले चलचित्रलाई बुझ्न सक्ने क्षमता आफैले बनाए लामो समय साई नेपाल चलचित्र संस्थानमा निमित्त महाप्रबन्धक भएर पनि काम गरेका किरण खरेलले त्यति बेला चलचित्रलाई दिइने सुटिङको लागि दिइने कच्चा पदार्थ स्वीकृत गर्ने प्रमुखका रूपमा पनि उनी आबद्ध थिए किरण खरेलका बारेमा यहाँ दिनेश रावत लेख्छन् अजर अमर गीतहरू साँच्चीकै भन्नुपर्दा यो कार्यक्रम आफैमा एउटा इतिहास हो अनि यस इतिहासका इतिहासकार आदरणीय प्रकाशलाई आज गीतकार किरण खरेल विशेष पनि एउटा ऐतिहासिक दस्तावेज हुन्छ भन्ने पूर्ण विश्वासका साथमा प्रतीक्षा गरिरहेको छु दिनेश राव दुदौली छ आम डाँडा हाल सौदी अरबबाट किसान ढुङ्गाना जेबी गाउँले समीक्षा गेवाली कमल कार्कीले पनि आफ्नो अभिव्यक्ति राख्नु भएको छ यसलाई पछि गर्नेछु अब अम्बर गुरूङ र तारादेवीको युगल स्वर अम्बर गुरूङको संगीतमा সদুলা শক্তি নীলা केही कुरा साउती गरेर ढाँटु ढाँटु ना सोधु सोधु लाग्छ तिमी राखु राखु लाग्छ तिमीलाई दिलभित्र माया गरेर अम्बर गुरूङ काठमाडौँ आउँदा स्वागत गर्ने पहिलो लहरमा किरण खरेल पनि थिए र अम्बर गुरूङ गोपाल युञ्जन नारायण गोपालका धेरै सांगीतिक कार्यक्रमहरूका मञ्चीय उद्घोषक किरण खरेल थिए रूपरेखा साँझ किरण खरेलको त्यस्तै एउटा ऐतिहासिक प्रस्तुति थियो किरण खरेलको त्यो सदाबहार कालीन उद्घोषण त्यति बेलाका धेरै दर्शक श्रोताहरूको लागि एउटा ऐतिहासिक क्षण हुन सक्छ आजको सम्झना गोकुल सापकोटा बुटोलबाट लेख्नुहुन्छ थ्याङ्क्स दाजु र Ujyalo finally I got it now time to listening अझ र मेरो गीतहरू फ्रम कतार भनेर लेख्नुहुन्छ उहाँले भर्खरै अगाडि केही क्षण अगाडि कार्यक्रम सुन्न नपाएको गुनासो व्यक्त गर्नुभएको थियो अब अनलाइनमा कार्यक्रम आएकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ राजेश्वर देवकोटा राजेश्वर उदय लेख्नुहुन्छ वरिष्ठ सर्जक के मात्र भनौं साहित्यको प्राय सबै विधाका स्पष्ट जानकार श्रदय किरण खरेलज्यूको जन्मदिनको अवसरमा बधाई जीवन शान्तिमय होस् शुभकामना धन्नै छुटेको मेरो प्यारो अजरमर गीतहरू आज काठमाण्डुबाट तानचेन फर्कने क्रममा साढे बाह्र घण्टा लामो माइक्रो बस चढ़ेर घर आए थाकेको सबै मेटियो प्रकाश दाजुको स्वरमा आज अजरमर गीतहरू कार्यक्रम सञ्चालन गर्नुभएको सुन्दा सुन्दैछु कोकसको नारायण गोपालको आवाजमा सामुदायिक रेडियो मदन पोखरामा कस्तो हुँदो रहेछ आफ्नो आत्मा छुटे जस्तै भयो आज अजरमर गीतहरू सुन्न पाउँदिनै जस्तो लागेको थियो रायेश्वरजीको यो आतुरी र उहाँको झण्डै आज दुर्घटना हुन लागेको गाड़ीबाट उहाँ घर पुग्नु भएको रहेछ हामी उहाँको चिरायुको दीर्घायुको र सुशास्त्रीको कामना गर्दछौं किरण खरेललाई शुभकामना व्यक्त गर्ने क्रममा एक मित्रले यहाँ काव्यात्मक पंक्ति लेख्नु भएको छ म यसलाई भाषण गर्ने अनुमति चाहन्छु अज्ञानी प्रेमी गजल लेख्नुहुन्छ हर साल आउँछ घटाएर जान्छ चुनौतीले उमेर ठडाएर जान्छ हर साल आउँछ घटाएर जान्छ चुनौतीले उमेर ठडाएर जान्छ अनेकौं चुनौती पार गरेर नेपाली श्रोताहरूको मनमा राज गर्न सफल आदरणीय गीतकार दाजु किरण खरेलज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना अज्ञानी गजल प्रेमीजीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु किरण खरेलको जीवनको धेरै समय काभ्रेमा बित्यो र स्कूल र कलेजपछिको जीवन काठमाडौँको न्युरोड छेउको रञ्जना हलको पछाडिको भागमा बित्यो जहाँ बस्दा उनका स्नेही मित्रहरू थिए मानिक रत्न बटुकृष्ण ज्वाला कन्हैया कुमार नारायण गोपाल प्रेमदोष प्रधान राममान तुसी र तारादेवी त्यही भीड़भाड़मा किरण खरेलले आफ्नो रचनाशीलतालाई अघि बढ़ाए किरण खरेललाई अत्यन्त माया गर्ने गायक हुन् मानिक रत्न मानिकरत्न आफ्ना बारेमा केही कुरा जान्नु पर्यो भने वा आफ्ना बारेमा केही जानकारी जनसमक्ष राख्नु पर्यो भने किरण खरेल मार्फत राख्ने गर्थे वा किरण खरेललाई सोध्ने गर्थे मानिक रत्नले किरण खरेलका धेरै गीतहरू सागर हो स्वास्नी मान्छे र त्यसै गरिकन त्यसको प्रत्युत्तर तारादेवीले लहर हो लोग्ने मान्छे पनि गाएका छन् तिम्रो माया कागजको रंगी चंगी फूल जस्तो ध्रुव केसीले गाएका छन् त्यसको प्रत्युत्तर तारादेवीले गाएका छनृ अम्बर गुरूङको म अम्बर हुँ तिमी धरतीपछि किरण खरेलले लेखे म भोरको किनारा तिमी म भोरको किरण तिमी डुब्दो किनारा यसरी नेपाली गीत संगीतमा प्रतिउत्तर गीत लेख्ने श्रृंखला किरण खरेलबाटै शुरू भयो आज किरण खरेलका प्रिय गायक र मानिक रत्नका प्रिय गीतकार किरण खरेलको शब्द मेरो बिटुलो विश्वास मेरो बिटुलो विश्वास कभी पोखराबाट कवि गीतकार दुर्गा शाह बाबा लेख्नुहुन्छ किरण खरेलज्यूको बारेमा आजको कार्यक्रम सान्दर्भिक छ उहाँको जन्मदिनको पनि बधाई दिएको थिए भेरी नाइस प्रोग्राम सर भनेर लेख्नु भएको छ भने रमेश भट्टराईले पार्टीबाट किरण खरेलका हरेक गीतहरूबाट म प्रभावित छु भनेर लेख्नु भएको छ योगेन्द्र आदि लेख्नुहुन्छ राष्ट्रका गहना आदरणीय किरण खरेलज्यूप्रति हार्दिक शुभकामना उहाँको दीर्घायुको कामना सहित प्रकाश दाईलाई मुरीमुरी धन्यवाद भनेर लेख्नु भएको छ समीक्षा गेवाली लेख्नुहुन्छ प्रतीक्षा पर्खाई चाहे छोटो नै किन नहोस् तर लामै लाग्छ जेबी गाउँले लेख्नुहुन्छ आजको अजर अमर गीतकार किरण खरेल विशेष पनि एकदमै राम्रो मटेला सुर्खेतबाट लेख्नुहुन्छ दिनेश राउत अजर अमर गीतहरू साँच्चैकै भन्नुपर्दा यो कार्यक्रम आफैमा एउटा इतिहास हो भनेर लेख्नुहुन्छ किसान ढुङ्गाना किरण खरेलज्यूको हरेक शब्दमा जादू छन् अनि प्रकाश दाईको आवाजमा जादू छ जादुमय आवाजबाट जादुमय सम्बन्ध शब्द लेख्ने दाईको वर्णन सुन्न पाइने भयो भनेर लेख्नु भएको छ किरण खरेलको गीतिकारितासँग नेपाली चलचित्रको समृद्ध इतिहास जोडिएको छ प्राइभेट कम्पनीका तर्फबाट पहिलो पटक बनेको चलचित्र माइती घरबाट गीत लेख्न शुरू गरेका किरण खरेलले साई नेपाल चलचित्र संस्थानको पहिलो चलचित्र मनको बाँधमा माधव घिमिरे प्रदीप रिमालसँग किरण खरेलले पनि गीत लेखे त्यसै गरी नेपालको पहिलो रंगीन चलचित्र कुमारीमा प्रेमबहादुर बस्नेतको निर्देशनमा बनेको चलचित्र कुमारीमा शैलेन केसी चैतीदेवी सिंह गौतम रत्न तुलाधर आनन्द थापा अभिनीत चलचित्र कुमारीमा शिवशंकर चन्द्रराज शर्माको संगीतमा किरण खरेलले पार्श्व गीतहरू लेखे मानिक रत्न तारादेवीहरूले गाए नेपाली चलचित्रको इतिहासमा सबैभन्दा लामो समय चलेको चलचित्र बाहन्न हप्ता चलेको चलचित्र सिन्दूरमा गीत लेख्ने सौभाग्य पनि किरण खरेलले पाएका थिए त्यति बेला चलचित्र रिलिज हुनुभन्दा पहिला चलचित्रका गीतका बारेमा रेडियो मार्फत जानकारी दिने वा रेडियो मार्फत रिलिज गर्ने विमोचन गर्ने कार्यक्रम हुन्थ्यो त्यो कार्यक्रमको उत्पादन प्रमुख पनि किरण खरेल र कार्यक्रमका संचालक हुन्थे जीवनरेखा कन्यादान सन्तान रानी रानीखोला धेरै नामहरू अब किरण खरेलका चलचित्रका गीतहरूको नामहरू लिन असाध्य गाह्रो छ तर किरण खरेलले नातिगाजीले गाएको गीत निरवर आत्मादेखि लिएर अम्बर गुरूङ र त्यसै गरिकन दीप श्रेष्ठले शुरू गरेको पप गायनसम्म निश्चल आँखा हुनेहरूसम्म आउँदा एउटा समृद्ध इतिहास र गौरवशाली परम्परा बनिसकेको छ कार्यक्रमको शुरूआतमै मैले भने मिस नेपालमा सहभागी भएकी एक नेपाल सुन्दरीले आफ्नो हजुरआमाको बेलाको गीत गाएर अन्तर्राष्ट्रिय मंचमा आफूलाई उभ्याइन् त्यो गीत थियो चलचित्र माइती घरबाट आशा भोसलेको स्वर र किरण खरेलको स्वर Name was not ललितपुरबाट विजय चाम्स हाम्रो फेसबुकमा लेख्नुहुन्छ मेरो पनि किरण खरेलज्यूलाई जन्मदिनको शुभकामना लाइभ सुन्दैछु मेरो बिटुलो विश्वास भनेर जोगमेर माझी लेख्नुहुन्छ अनलाइन सुन्न नसकेको अवस्था अबको एक घण्टा कुनै पनि बाध्यता छ भनेर लेख्नुहुन्छ अमृत अहिले त अनलाइनमा हाम्रो कार्यक्रम आइसकेको छ जोगमेरजी अमृत थापा लेख्नुहुन्छ गीतकार किरण खरेललाई जन्मदिनको अवसरमा हृदयभरिको शुभकामना व्यक्त गर्न चाहन्छु सिस्ती घिमिरे लेख्नुहुन्छ अझ रमर गीत सुन्दैछु किरण खरेलका साथमा भनेर केसी अभिशान्त लेख्नुहुन्छ जन्मदिनको शुभकामना गीतकार किरण खरेललाई जो नेपाली संगीत आकाशमा एक जाजोल्यमान नक्षत्र हुन् लोकगायक विमल दाङीले हरिया पातहरू सँगै किरण खरेलको फोटोलाई मिक्स गरेर आफ्नो फेसबुकमा लेख्नु भएको छ हाम्रा अग्रज स्रष्टा नेपाली संगीत इतिहासका महापुरूष वरिष्ठ गीतकार किरण खरेलज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना विक्रम सम्बत उन्नाइस सय पञ्चानब्बेमा काभ्रेमा जन्मिनुभएका किरण खरेलले आज आफ्नो जन्मदिनको सन्दर्भमा आफ्ना असंख्य शुभेच्छुक र स्वजनहरूलाई उज्यालोसँग कुराकानी गर्दै आफ्नो आभार मन्तव्य यसरी व्यक्त गर्नुभएको छ उज्यालो नाइन्टी एफएमका सम्पूर्ण श्रोताहरू नेपाली गीत संगीतलाई माया गर्ने स्वदेश र विदेशमा बस्ने प्रिय मित्रहरू तपाईँहरूले मेरो जन्मदिनको अवसरमा जे शुभकामनाहरू व्यक्त गर्नुभयो त्यसको लागि सर्वप्रथम म यहाँहरू सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु यहाँहरूको सद्भाव यहाँहरूको स्नेह र यहाँहरूको माया र प्रेमले नै नेपाली स्रष्टाहरूलाई आजसम्म आफ्नो कर्म क्षेत्रमा अघि बढ्न उत्साह र प्रेरणा दिँदै आएको छ खास गरेर सङ्गीतको क्षेत्रमध्ये गीतको क्षेत्र निकै ओझेलमा परेको क्षेत्र हो किनभने एउटा लोकप्रिय गीतलाई धेरैले मन पराइरहेका हुन्छन् तर त्यसको स्रष्टा त्यसको पहिलो स्रष्टा को हो त्यसबारे सायद प्रकाश स्यामी जस्ता व्यक्तिले मात्र त्यसको मर्म बुझेर यहाँहरू समक्ष पुर्याउँदै आउनुभएको छ धेरैजसो रेडियो हरूमा स्रष्टा सर्जकहरूलाई ओझेलमा पार्ने काम नै बढी भएको देखिन्छ त्यस्तो बेलामा पनि यहाँहरूले मलाई मेरा गीतहरू सुन्नुभयो र त्यसै कारण म प्रति शुभकामनाहरू व्यक्त गर्नुभयो यसको लागि म हृदयदेखि धेरै धेरै कृतज्ञता व्यक्त गर्दछु धन्यवाद उज्यालो नाइन्टी नेटवर्कसँग कुराकानी गर्दै गीतकार किरण खरेल हाम्रो तर्फबाट प्राविधिक मित्र सशिन्द्र गौतम नेपथ्यका सहयोगी सफल काफ्लेको पनि तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै किरण खरेलको लेखनको शक्ति अझै समृद्ध हुँदै जाओस् यही कामना छ सम्पूर्ण मित्रहरूको शुभेच्छुकहरूको श्रोताहरूको शुभकामनासहित किरण खरेललाई एउटा ऊर्जाशील जीवन मिलोस र यही रचनाहरू हामी सुन्न पाइरहौं यही कामना गर्दछौ अब गीतको परिवर्तनको क्रममा दीप श्रेष्ठले किरण खरेलको शब्दमा संगीत गरेको यो गीतसँगै आजको बिहिबारे संस्करणबाट हामी विदा हुनेछौ आगामी आइतबार पुनः भेट्नेछौ छल आँखा हुनेहरू हो निर्दोष अनुहार हुनेहरू हो मेरो नगीत अब आइन देऊ तिमीहरूको माया लाग्छ मलाई तिमीहरूको तिमीले बोल्छ मलाई आँखा साथी हुन्थ्यो त्यस्ता अनुहार नदेखेको भए कति शान्ति हुन्थ्यो तिनका गीत मैले नलेखेको भए कति कमजोर छ मेरो मन धनी रूप भुल्न सक्दिन जति जे भो भइसक्यो भनी म मलाई छल्न सक्दिनँ चल नेपाली हो कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज